आकाशको ध्रुव तारा धरतीमा झर्यो गाउँ सहर टोल टोल सबलाई मन पर्यो सधैँ अटल सधैँ निडर हाम्रै ध्रुव तारा चेतनाको ज्योति बाली पार्छ झिल्मी सारा उज्यालोको शक्ति हो यो हाम्रै ध्रुव तारा मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको पिता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक छे मेरो मुटु लिएर गएकी छे गएकी छे मेरो मुटु लिएर गएकी छे बस बाँच्न यादहरू मात्र दिएर गएकी छे गएकी छे मेरो मुटु लिएर गएकी छे बस बाँच्न यादहरू मात्र दिएर गएकी छे पत्थर जस्तै लाग्थ्यो तर मन अति कमलो रहेछ पत्थर जस्तै लाग्थ्यो मन तर अति कमलो रहेछ लाग्छ मेरी मायाले खिएर गएकी छे गएकी छे मेरो मुटु लिएर गएकी छे बस बाँच्न यादहरू मात्र दिएर गएकी छे लोभिन्छ जुन उनी बोल्दा सुरी सुरिलो धुन अन्तै छोडी बस्न सकिँदो रहेनछ तै छोडी बाँच्न सकिँदो रहेनछ मेरो त ढुकढुकी उनै मेरो त ढुकढुकी उनै हुन् मेरो फुल मेरो जुन मेरो तारा जीवनको सहारा उनै हुन् को सहारा नै हुन् उनी मुस्कुराउँदा लोभिन्छ जुन उनी बोल्दा बच्चा छुरी जुन सरी सुकुमारी लाली गुरा सँगै खेल्ने लुकमारी उनी सुन गाभा सरी सुकुमारी लाली गुरा सँगै खेल्ने लुकमारी दीपक झै रात भारी उबल्छिन् नमस्कार मिठा रसिला मुक्त फेरि मेरो सवाल तपाईँको जवाफ विशुद्ध मुक्त रहित मात्र कार्यक्रम कार्यक्रमको नाम हो चार लाइन मुक्तको आजको योरको नूतन श्रृङ्खलासँगै पुनः उपस्थित भएका छौँ तटबाट साथी साथी बिन्दास सँगै तपाईँको मुक्तक मनको साथी सुनिल महतो हजुर तपाईँलाई फर्कुनको आवाज दिलाउने सामुदायिक रेडियो रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेघाटसँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत तपाईँले संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ कार्यक्रमसँगै हामी आउँछौँ शुक्रबार राति बिबिसी नेपाली सेवापछि लगभग दस बजेको समय हामी तपाईँसँगै रहन्छौँ तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर आज पनि खोलिसकेका छौँ चाहनुहुन्छ आफ्नो मुक्तिकलाई आफ्नै आवाजमा बाँच्नुहोस् डायल गर्नुहोस् मेरो प्यारो साथी शून्य छपन्न पाँच छब्बिस एक सय छयासी तपाईँको लागि नम्बर खोलिसकेको छु सँगै फेसबुक पेजमा आएका मुक्तकसँगै गएको साधुको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल र आज पनि अन्त्यमा एउटा सवाल राख्नेछु त्यही सवालमाथिको जवाब पनि मसँग छन् तर ती सवाल र जवाब भन्दा पनि ती फेसबुक पेजमा आएका मुक्तक पनि वाचन गर्नेछु तर एकैछिन पछाडि तर यति बेला कोही साथी सम्पर्कमा आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छौँ होला हो कोही साथी सम्पर्कमा आउनु भएको छ उहाँसँग कुराकानी गर्छौँ होला हो आगो रहेछ तिम्रो याद जलाएर गयौ मध्यरातमा आधी तुफान चलाएर गयौ एक्लै थिएँ सम्हाल्नै सकिन आफूलाई आगो रहेछ तिम्रो याद जलाएर गयौ मध्यरातमा आधी तुफान जलाएर गयौ एक्लै थिएँ सम्हाल्नै सकिन आफूलाई बग्दै आयौ मलाई पनि बगाएर गयौ आगो रहेछ तिम्रो याद जलाएर गयौ नक्सा होइन मेटाएर मेटाउन मिल्ने नक्सा होइन मेटाएर मेटाउन मिल्ने पीडा होइन दबावले दबाउन मिल्ने नक्सा होइन मेटाएर मेटाउन मिल्ने पीडा होइन दबावले दबाउन मिल्ने यो प्रेम भन्ने चिज बडो अनौठोको रहेछ यो प्रेम भन्ने चिज बडो अनौठो रहेछ न त सजाउन मिल्ने न त जलाउन मिल्ने नक्सा होइन मेटाएर मेटाउन मिल्ने पीडा होइन दबाएर दबाउन मिल्ने नमस्ते कहाँबाट बोल्नु भयो इन्दु रिजाल बुटोलबाट फोन गरिदिनुहोस् है यो मुक्तक चाहिँ मैले सुमन मुस्कानको वाचन गरेँ जवाब स्वरूप सुमन मुस्कानको मैले मुक्तक वाचन गरेँ सुमन मुस्कानलाई धन्यवाद के छ इन्दु खबर यहाँको सब ठाक छ हुन्छ यहाँको अर्को मुक्तक सुन्छौँ मैले खाना खाएपछि खाने बानी उनको मैले खाना खाएपछि खाने बानी उनको जता मसु उतैतिर जाने बानी उनको मैले खाना खाएपछि खाने बानी उनको भन्छन् तिमीबिन सर्दैन पाइला मेरो भन्छन् तिमीबिन सर्दैन पाइला मेरो आफू जहाँ सँगै मलाई लाने बानी उनको मैले खाना खाएपछि खाने बानी उनको जता मसु उतैतिर जाने बानी उनको हस् हुन्छ इन्दु मिठो मुक्तको वाचन गर्नुभयो छुट्टिन्छौँ आउँदै गर्नुलाई है सिन्धु रिजाल हामीलाई बुटोलबाट फोन गर्दै हुनुहुन्थ्यो सुमन मुस्कानको मैले मुक्तको वाचन गरेको थिएँ नक्सा नक्सा होइन मेटाएर मेटाउन मिल्ने पीडा होइन दबावले दबाउन मिल्ने यो त यो प्रेम भन्ने चिज बडो अनौठो रहेछ न त सजाउन मिल्ने न त जलाउन मिल्ने वा निकै मिठो मुक्त रहेको थियो मैले जवाब स्वरूप वाचन गरेँ र कार्यक्रम चारलाई मुक्त सुनिरहनु भएको छ शून्य छपन्न पाँच छब्बिस एक सय छयासी मार्फत तपाईँ आउन सक्नुहुन्छ फेसबुक पेजमा आएका मुक्तक म एकैछिनपछि वाचन गर्नेछु फेरि पनि कोही हेलो दाजु दर्शन हजुर नमस्ते कहाँबाट को बोल्नुभयो म शरदपुरबाट शिव सदेश शिव सदेश शिवजी हेर हराउनु भयो त बिचमा त्यस्तो त्यस्तै गरिराखेको दाजु <laughs> केमा व्यस्त हुनुहुन्छ आजकल बसी बसाउने हो बसी बसाउने छ है हुन्छ मुक्त सुरु गर्नु सदेशी आफ्नै गोरेटो हिँड्दा रोक्नेहरू एकछिन सोच आफ्नै गोरेटो हिँड्दा रोक्नेहरू एकछिन सोच भाइ मर्ने नयाँ पाठ घोक्नेहरू एकछिन सोच आफ्नै गोरेटो हिँड्दा रोक्नेहरू एकछिन सोच भाइ मार्ने नयाँ पाठ घोक्नेहरू एकछिन सोच मेरो कलम तिम्रो हतियार भन्दा बलियो छ मेरो कलम तिम्रो हतियार भन्दा बलियो छ डाँडै बन्दुक गोली बोक्नेहरू एकछिन सोच भाइ मार्ने नयाँ पाठ बोक्नेहरू एकछिन सोच निकै मिठो मुक्तक हुन्छ सधैँजी सुटिन्छौँ हस् नमस्के सतीश हामीलाई फोन गरिदिन्थ्यो सरबदुलबाट केही मुक्तक म वाचन गर्न चाहन्छु यहाँनिर सुरुमा म मुक्तक उठाउँछु विकल्प बाबुको मुक्तक लिन्छु यति बेला मनमुटु बन्दकी छ जिन्दगी स्थिर छ मनमुटु बन्दकी छ जिन्दगी स्थिर छ यहाँ आफ्नो भन्नु केवल समीर छ मनमुटु बन्दकी छ जिन्दगी स्थिर छ यहाँ आफ्नो भन्नु केवल समीर छ हजारौं सपना राखेर आएथे आँखामा हजारौं सपना राखेर आएथे आँखामा अहिले मात्र आमाको मलिन तस्विर छ वा अहिले मात्र आमाको मलिन तस्विर छ मनमुटु बन्दकी छ जिन्दगी स्थिर शिर छ यहाँ आफ्नो भन्नु केवल समीर छ विकल्प बाबु गीतानगरबाट फेसबुक पेजमा पोस्ट गर्नुभएको धन्यवाद विकल्पजी कोही हुनुहुन्छ सम्पर्कमा उहाँसँग कुरा गर्छ हेलो होला हो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ ए कविन्द्र कल्पित भरतपुरबाट के छ कविन्द्रजी खबर सब ठिक ठाक छ है हुन्छ मुक्त किन सुरु गर्नुहोस् कविन्द्रजी तिमीसँग आएको रातको सम्झनाले तिमीसँग बिताएको रातको सम्झनाले आँखा जुदै गरेका ती बातको सम्झनाले आँखा जुदै गरेका ती बातको सम्झनाले तिमीसँग बिताएको रातको सम्झनाले अझै पनि गजलको बनेर सताउँछ अझै पनि गजलको बनेर सताउँछ बैसालु त्यो यवनको मातको सम्झनाले तिमीसँग बिताएको रातको सम्झनाले है त्यो तिम्रो झुटो मायामा नफसाऊ त्यो तिम्रो झुटो मायामा नफसाऊ अमृत भनी बिसमा नभुलाऊ त्यो तिम्रो झुटो मायामा नफसाऊ अमृत भनी बिचमा नभुलाऊ यति धेरै माया प्रेममा दिवाना बनाएर यति धेरै माया प्रेममा दिवाना बनाएर उपहार जिन्दगीमा काँडा नपठाऊ त्यो तिम्रो झुटो मायामा नफसाऊ अमृत भनी बिचमा नभुलाऊ हस् कविन्द्रजी छुट्टिन्छ है causes हस् नमस्कार आउँदै गर्नु होला कविन्द्र हामीलाई फोन गरिदिन्थ्यो मुक्तक मैले यति बेला वाचन गरेँ डिबी अप्सन घायल डिबी घायल रोल्पा तर हाल मलेसियाबाट फेसबुक पेजमा पोस्ट गर्नु भएको थियो फेसबुक पेजमा उहाँले मुक्तक पोस्ट गर्नुभएको धन्यवाद दिन चाहन्छु मिठो मुक्तको लागि कार्यक्रम चारलाइन मुक्तकमा छौँ तपाईँका मुक्तक मैले वाचन गरिरहेको छु फेसबुक पेजमा आएका मुक्तक र तपाईँ भने प्रत्यक्ष रूपमा आफ्नो आवाजमा मुक्तकहरू वाचन गर्न चाहनुहुन्छ भने शून्य छपन्न पाँच छब्बिस एक सय बाटो मैले खोलिरहेको छु यति बेला एउटा मुक्तक म वाचन गर्न चाहन्छु रबिन सापकोटा छोरी सात प्रसाद नेपाल तुरहाल भरपुद चितवनबाट यो फेसबुक पेजमा पोस्ट गर्नुभएको मुक्तको पक्कै मायाको मुहान सुकेको हुनुपर्छ पक्कै मायाको मुहान सुकेको हुनुपर्छ केही कुरा मनमा लुकेको हुनुपर्छ पक्कै मायाको मुहान सुकेको हुनुपर्छ केही कुरा मनमा लुकेको हुनुपर्छ नत्र यसै किन रुन्थ्यो होला र त्यो मन नत्र यसै किन रुन्थ्यो होला र त्यो मन सबको सामु उच्च शिर झुकेको हुनुपर्छ पक्कै मायामा मुहान सुकेको हुनुपर्छ केही कुरा मनमा लुकेको हुनुपर्छ रविन्स रविन्स सापकोटा थोरी सात पर्सा नेपाल तरहाल भर्तुदसित धन्यवाद दिन चाहन्छु रविन्सजी पहिलोपटक यहाँको मुक्तक मैले पाउँदैछु क्यारे आउँदै आगामी दिनमा यो निरन्तरता रहिरहोस् है धेरै धन्यवाद दिन चाहन्छु घाम देखाएर अनि छाया देखाएर अर्को मुक्तक वाचन गर्छु बेला घाम देखाएर अनि घाम देखाएर अनि छाया देखाएर घाम देखाएर अनि छाया देखाएर लोभ्याउँछन् कसैले दुई दिनको माया देखाएर घाम देखाएर अनि छाया देखाएर लोभ्याउँछन् कसैले दुई दिनको माया देखाएर सुरुवातमा त देखाउन सारा अनि छोडेर जान्छन् सुरुवातमा त देखाउँछन् सारा अनि छोडेर जान्छन् घाम देखाएर अनि छाया देखाएर लोभ्याउँछन् कसैले दुई दिनको माया देखाएर सुरुवातमा त देखाउँछन् सारा अनि छोडेर जान्छन् मेरो त अरू केही छैन भने मेरो त अरू कोही छ भने दायाँ अनि बायाँ देखाएर वा मेरो त अरू कोही छन् भने दायाँ अनि बायाँ देखाएर घाम देखाएर अनि छाया देखाएर लोभ्याउँछन् कसैले दुई दिनको माया देखाएर धेरै धेरै धन्यवाद दिन्छ दीपक यसरी यस र हाल मलेसिया भनेर लेख्नु भएको छ धन्यवाद सुना सपना पाँच छब्बिस एकसासी तपाईँले डाली गर्दै गर्नु यति बेला सुन्दर आवाज तपाईँको लागि बसमा छैन मेरो मन बसमा छैन मेरो मन पढ्छ झन्झन मेरो धड्कन खोजिरहन्छ यो पागल मन तर कसलाई किन कुन्नी थाहा छैन तर कसलाई किन कुन्नी थाहा छैन बसमा छैन मेरो मन पर्छ झन्झन मेरो धडकन खोजिरहन्छ यो पागल मन तर कसलाई किन कुन्नी थाहा छैन तर कसलाई किन कुन्नी थाहा छैन light ah, सबलाई भन्छु म बुलन्द पारे मुना मदनको प्रेम झैँ ज्वलन्त पारे माया गर्छु तिमीलाई भन्दैछु फेरि माया गर्छु तिमीलाई भन्दैछु फेरि अझै के उदाहरण देऊ खुलस्त पारे वा अझ के उदाहरण देऊ खुलस्त पारे सबलाई भन्छु म बुलन्द पारे मुना मदनको प्रेम सिंह ज्वलन्त पारे सुमिश्वती भरतुरबारबाट फेसबुक पेजमा पोस्ट गर्नुभएको धेरै धेरै धन्यवाद दिन चाहन्छु सुमिजी यो मिठो मुक्तिको लागि कोही साथी सम्पर्कमा हुनुहोस् वा कुराकानी गर्छु होला हो हेलो हेलो हजुर नमस्ते यहाँको शुभ नाम अजय भूषाल अजयजी के छ खबर नयाँ नौलो सब ठिक ठाक छ है खानपिन भइसक्यो हुन्छ मुक्तक सुरु गर्नुहोस् सुरु गर्नुहोस् म आफ्नै सपनाहरूको मलामी गएर आएँ म आफ्नै सपनाहरूको मलामी गएर आएँ सँगै गएँ अनि फेरि एक्लो भएर आएँ म आफ्नै सपनाहरूको मलामी गएर आएँ सँगै गएँ अनि फेरि एक्लो भएर आएँ मरेका होइनन् रे सपना मारेको अभियोग लाग्यो मलाई मरेका होइनन् रे सपना मारेको अभियोग लाग्यो मलाई म आफ्नै सपनाहरूको मलामी गएर आएँ सँगै गएँ अनि फेरि एक्लो भएर आएँ मरेका होइनन् नै सपना मारेको अभियोग लाग्यो मलाई सबको सामु सारा वृत्तान्त गएर आएँ म आफ्नै सपनाहरूको मलामी गएर आएँ सँगै गएँ अनि फेरि एक्लो भएर आएँ सँगै गएँ अनि फेरि एक्लो भएर आएँ निकै मिठो मुक्तक हुन्छ चाहिँ मिठो मुक्तक वाचन गर्नुभयो सुटिन्छ अहिले भने है हजुर छुट्टिन्छौँ अझै भुषाल हामीलाई फोन गरिदिन्थ्यो कहीँ अघि बढियो कहीँ पाइला रोकियो कही अघि बढ्यो कही पाइला रोकियो दुःख सुखमा जिन्दगी कैयौँ पल्ट जोखियो कही अघि बढ्यो कही पाइला रोकियो दुःख सुखमा जिन्दगी कैयौँ पल्ट जोखियो जब साट्यो यो जीवन काँडाहरूसँग जब साटियो यो जीवन काँडाहरूसँग अनि मात्र जिन्दगीको अस्तित्व बुझियो अनि मात्र जिन्दगीको अस्तित्व बुझियो कही अघि बढियो कही पाइला रोकियो दुःख सुखमा जिन्दगी कैयौँ पल्ट जोखियो धन्यवाद चाहन्छु पवन घरती मगर गुल्मी हाल युएबाट मात्र यो मुक्त फेसको पेजमा पोस्ट गर्नुभएको धन्यवाद दिने चाहन्छु कोही हुनुहुन्छ हेलो हेलो हजुर नमस्ते कहाँबाट को बोल्नुभयो फेरि नाम भन्नुहोस् त हरिश आँसु सायद एकपल्ट कुराकानी भएको हुनुपर्छ कहाँबाट फोन गर्दै हुनुहुन्छ अरे चौबिसकोटीबाट फोन गर्दै हुन्छ हुन्छ मुक्तक सुरु गर्नुहोस् बाध्यताले आफ्नो मान्छे टाढा हुन सक्छ जति टाढा उति माया गाडा हुन सक्छ जति टाढा उति माया गाडा हुन सक्छ नबिर्सनु आफ्नो मान्छे बिरान ओ हुने छैन नबिर्सनु आफ्नो मान्छे बिरान ओ हुने छैन एक दिन पक्कै तिम्रोसँग खोला हुन सक्छ बाध्यताले आफ्नो मान्छे टाढा हुन सक्छ जति टाढा उति माया गाडा हुन सक्छ सुटिन्छ है नमस्कार हरेशजी हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा सुना सपन्न पाँच सौ सय भन्दा पनि मुक्त फटाफट लिन्छौँ अब तपाईँको फोन हामी लिँदैनौँ साथी तपाईँको फोन अब हामी लिँदैनौँ त्यसका त्यो कारणले गर्दा धेरै मुक्त छन् मसँग ती मुक्तकहरू म गर्नुपर्छ मुक्तक त अर्को उठाउँछु मैले अमिक यन बिके अमिक बिकको मुक्तक तनहुबाट फेसबुक पेजमा पोस्ट गर्नुभएको मायाको आश देखाइ मारेर जानेसँग मायाको आश देखाइ मारेर जानेसँग गह भरि आँसुका मूल पारेर जानेसँग माया गाँस्न पुगेछु म आज उनीसँग माया गाँच्न पुगेछु आज म उनीसँग मायामा पनि माया पनि शरीरले झैँ सारेर जानेसँग मायाको आश देखाइ मारेर जानेसँग गहभरि आँसुको मूल पारेर जानेसँग अमिक बिकालाई धन्यवाद दिन चाहन्छु तनहु मबाट मुक्तक पोस्ट गर्नुभएको अर्को मुक्तक म वाचन गर्छु यति बेला शैलेन्द्र महतोको जवाब मुक्तको यो तिमीसँग जुनी जुनीको बन्धन बाँधुला तिमीसँगको जुनी जुनी बन्धन बाँधुला सँगै जिउने सँगै मर्ने कसम खाउला नआओस् हामी बीच मायामा दूरी कहिले नआओस् हामी बीच मायामा दूरी कहिले छुट्टिनु परे तिमीसँग यो दुनियाँ नै छाडौँला तिमीसँग जुनी जुनीको बन्धन बादुला सँगै जिउने सँगै मर्ने कसम खाउला धन्यवाद दिन चाहन्छु शैलेन्द्र महतो गर्दी पाँच नयाँ पर्सा माडी चितवन भनेर लेख्नु भएको छ अर्को मुक्तक लिन्छु सलिना महत्वको जवाब ठेगाना उल्लेख गर्नु भएको छैन कोर्नै परे कोर्न आए पनि नआए पनि कोर्ने विचारमा छु कोर्न आए पनि नआए पनि केर्ने कोर्ने विचारमा छु मनका भावना कुरा कागजमा भर्ने विचारमा छु कोर्न आए पनि नआए पनि कोर्ने विचारमा छु मनका भावना कुरा कागजमा भर्ने विचारमा छु जब जबदेखि सुने मैले आवाज सुनिलको अब त जबदेखि सुने मैले आवाज सुनिलको अब त सुनिलको नै मनमा डेरा सर्ने विचारमा छु कुरा कोर्ने आए पनि नआए पनि कोर्ने विचारमा छु मनका भावना कोरा कागजमा भर्ने विचारमा छु धन्यवाद दिन चाहन्छु सलिनाजीलाई मिठो मुक्तिको लागि अर्को मुक्तिको मैदेवलाई लिन्छु अझै विशाल मुक्तिको वाचन गरिसकेको छु र अर्को मुक्तक म बेला वाचन गर्न चाहन्छु गंगा सापकोटा कुसुमको मुक्तको सोह्र वर्ष जवानीको भेलमा सुहेर सोह्र वर्ष जवानीको भेलमा सुहेर हारनी जितको खेलमा सुहेर चाहदिन तिम्रो मन दुखाउन मैले चाहदिन तिम्रो मन दुखाउन मैले अरूसँगै विरतिको मेलमा छुहेर सोह्र वर्ष जवानीको भेलमा छुहेर हारले जितको खेलमा छुहेर धन्यवाद दिन चाहन्छु मिठो मुक्ति आजलाई यिनै मुक्तहरू यति नै हुन अब भने फटाफट जवाफ लिनतर्फ लाग्नुपर्छ प्यासी हुँ म मरूभूमिको पानी खोज्दैछु भिकारी हुँ म मायाको खानी खोज्दैछु जिन्दगीमा एक्लै हिँड्दा हिँड्दै थाकेको म जिन्दवनभर साथ दिने दिल किरानी खोज्दैछु यही सवालमाथिको जवाब हौ भने म उठाउँदैछु है यी सवालमाथिको जवाब म सुरुमा उठाउँदैछु अमृता नेउपाने उदासीको जवाफ फेसबुक पेजमा पोस्ट गर्नु भएको हो तिम्रो लागि सधैँ म खाली बनिदिउँला तिम्रो लागि सधैँ म खाली बनिदिउँला तिम्रै दिलमा राज गर्ने काली बनिदिउँला तिम्रो लागि सधैँ म खाली बनिदिउँला तिम्रो दिलमा राज गर्ने काली बनिदिउँला तिम्रो नजरमा यदि मलाई सानी देख्यो भने तिम्रो नजरमा यदि मलाई सानी देख्यो भने दिदी छन् घरमा साली दिदी छन् घरमा म साली भनिदिउँला तिम्रो लागि सधैँ म खाली भनिदिउँला तिम्रो दिलमा राज गर्ने काली भनिदिउँला जवाफको लागि धन्यवाद दिन चाहन्छु अमृता उदासीलाई अर्को जवाफ लिन्छु त्यसपछि एउटा सुन्दर आवाज सुन्नतर्फ लाग्नुपर्छ त्यसपछि बाँकी जवाफ लिएर आउँछु अर्को जवाब लिन्छु प्रमिला श्रेष्ठको जवाब हो खोट लगाउन सक्दैनन् कोही यो प्रमिलाई खोट लगाउन सक्दैनन् यो प्रमीलाई यदि खोज्या यदि खोज्या भए माग्न पठाउ लमीलाई खोट लगाउन सक्दैनन् कोही यो प्रमीलाई यदि खोज्या भए माग्न पठाउ लमीलाई तिमी मेरो म तिम्रो बनाउला जिन्दगानी तिमी मेरो म तिम्रो बनाउला जिन्दगानी पुरा गर्नेछु म तिम्रो सारा कमीलाई वा पुरा गर्नेछु म तिम्रो सारा कमीलाई खोटो लगाउन सक्दैनन् कोही यो प्रमीलाई यदि खोज्या भए माग्न पठाउ लमीलाई धन्यवाद दिन चाहन्छु यो जवाफलाई अर्को जवाब पनि म यति बेला वाचन गर्न चाहन्छु जय घरती जय चिन्तन घरती मगर रोलपात्र हाल दुबईबाट फेसबुक पेजमा जवाब पोस्ट गर्नुभएको आउला कोही प्यास मेटाउने चिसो पानी भनेर आउला कोही प्यास मेटाउन चिसो पानी बनेर चोखो अनि निश्चल मायाको खानी बनेर थकित त्यो मनलाई सहारा दिनलाई थकित त्यो मनलाई सहारा दिनलाई दुःख भुलाउने मनको रानी बनेर वा दुःख भुलाउन दिलको रानी बनेर आउला कोही प्यास मेटाउने चिसो पानी बनेर जवाफलाई धन्यवाद दिन्छु के जवाफ अझै पनि बाँकी छन् यो बिचमा सुन्दर आवाज अगाडि सार्दैछु छौ मेरो मायामा तिम्रो लागि तर सबैको लागि तिमी मेरो मनमा मात्र तिमी तर तिम्रो मनमा छ कति कुनी मेरो मायामा छ तिम्रो लागि तर सबैको लागि तिमी मेरो मनमा मात्र तिमी तर तिम्रो मनमा छ कति कुनी आहा तिम्रो जवानी छन् सबै बन्दकी लागि बस्छन् बन्दकी डुकीको लागि बस्छन् बन्दकी डुकीको लागि बस्छन् तिमी नै सबको तिम्रै लागि बस्छन् सबै खेललाई रमाउँछौ कार्यक्रम सारलाई मुख्य तपाईँले सुनिरहनु भएको छ नेपाली पहिचान ढाका टोपी बन लगाउनु नेपाली पहिचान ढाका टोपी लगाउनु नेपाली हामी कहिले शिर नझुकाउनु नेपाली पहिचान ढाका टोपी लगाउनु नेपाली हामी कहिले शिर नझुकाउनु गोर्खाली कहिले झुक्न जानेको छैन हो गोर्खाली कहिले झुक्न जानेको छैन शान्तिको देश हाम्रो नेपाल चिनाउनु नेपाली पहिचान ढाका टोपी लगाउनु नेपाली हामी कहिले शिर नझुकाउनु अन्जान श्रेष्ठ सहभागी कान्छी बजार स्याङ्जाबाट फेसबुक पेजमा मुक्तक पोस्ट गर्नु भएको म जवाब लिइरहेको छु कार्यक्रम सार्लाइन मुक्तकमा फेसबुक पेजमा आएका जवाबहरू मैले वाचन गरिरहेको छु बीचमा म जवाबहरू फटाफट लिन चाहन्छु यो बीचमा मैले जवाफ देख्दैछु सुरुमा जवाब लिन्छु म यति बेला रबिन्स प्रसुना शर्माको जवाब लिन्छु यति बेला प्रसुना शर्माको जवाब सुरुमा यति बेला म वाचन गर्छु अघि केही जवाब मैले वाचन गरिसकेको छु सागरमा पौडिएनी प्यासी आफै बन्छौ किन सागरमा पौडिएनी प्यासी आफै बन्छौ किन माया लाउँदै छोड्दै फेरि मायाको भिकारी भन्छौ किन सागरमा पौडिएनी प्यासी आफै बन्छौ किन माया लाउँदै माया लाउँदै छोड्दै फेरि मायाको भिकारी भन्छौ किन थाके भन्छौ बिचमै छोडी जीवनमा हिँड्दा हिँड्दै थाके भन्छौ बिचमै छोडी जीवनमा हिँड्दा हिँड्दै पुरानालाई छोड्दै हिँडे नयाँ माया नयाँ माया मात्र गन्छौ किन सागरमा पौडिएनी प्यासी आफै भन्छौ किन माया लाउँदै छोड्दै फेरि मायाको भिकारी भन्छौ किन जवाफको लागि धन्यवाद प्रश्न जवाफको लागि है अर्को जवाब दिन्छु प्रश्न रबिन्स सापकोटाकी जवाब दिन्छु तल झार्नु त्यहाँबाट पानी भेटिन्छ तल झर्नु त्यहाँबाट पानी पानी भेटिन्छ अनि पछि मायाको खानी भेटिन्छ यति चाँडै जिन्दगीमा हरेस नखानु यति चाँडै जीवनमा हरेस खानु हुन्न साथी पक्कै पनि दिल दिल मिल्ने रानी भेटिन्छ तल झर्नु त्यहाँबाट पानी भेटिन्छ रविन सापकोटा ठुरी साथ पर्सा हाल भदु दश जवाफले धन्यवाद अझै भूषालको जवाफ लिन्छु खोजे जस्तो तपाईँले भेट्न गाह्रो हुन सक्छ खोजे जस्तो तपाईँले भेट्न गाह्रो हुन सक्छ प्यास त्यो सज्जन मनको मेट्न गाह्रो हुन सक्छ प्यारको बस्ती तपाईँले सोचे जस्तो छैन सायद खोजे जस्तो तपाईँले भेट्न गाह्रो हुन सक्छ प्यास त्यो सज्जन मनको मेट्न गाह्रो हुन सक्छ प्यारको बस्ती तपाईँले सोचे जस्तो छैन छैन सायद आँसु झार्दै बोकी जीवन घसिट्न गाह्रो हुन सक्छ खोजे जस्तो तपाईँले भेट्न गाह्रो हुन सक्छ जवाफको लागि धन्यवाद दिन चाहन्छु अजय भूषाल फलेवास देवीस्थान सात पर्वत तर हाल पर्वतोदश शिव मन्दिर टोल जवाफको लागि धन्यवाद दिन्छु अर्को जवाब पनि दिन्छु दिपक दिपक सिरियसको जवाब हो सोचेका चाहनाहरू पुरा होस् हजुरको सोचेका चाहनाहरू पुरा होस् हजुरको मन कि रानीसँग दिलमा कुरा होस् हजुरको बधाई छ दिलकी रानी खोज्न जानुस् हजुर बधाई छ दिलकी रानी खोज्न जानुस् हजुर उनलाई भेट्दा सिन्दुर पोते हातमा रातो चुरा होस् हजुरको सोचेका चाहनाहरू पुरा होस् हजुरको जवाफलाई धन्यवाद दिन्छु सलिना मोहती जवाब लिन्छु तिमी राजा भए सुनिल आफूलाई रानी रानी मान्नेछु तिमी राजा भए सुनिल आफूलाई रानी मान्नेछु तिमीले लेख्ने नाटकको म कहानी मान्नेछु नाटकको कहानी मान्नेछु एक्लै हिँड्नु पर्दैन म छु म छँदा छँदै एक्लै हिँड्नु पर्दैन म छँदैछु नि यदि हुन्छ भने यदि हुन्छ मात्रै भन्यो भने आफूलाई म भाग्यमानी मान्नेछु तिमी राजा भए आफूलाई रानी मान्नेछु धन्यवाद दिन्छु जवाबको लागि अर्को जवाब लिन्छु अन्तिम जवाब हो यो प्रकृति पौडेलको जवाब हो बसाल्दिन भन्दा नि माया माया हुँदो रहेछ आफै बसाल्दिन भन्दा नि आफै माया हुँदो रहेछ बसाल्दिन बसाल्दिन भन्दा नि माया माया हुँदो रहेछ आफै वियोग माने वियोगमा पनि रुदो रहेछ आफै बसाल्दिन भन्दा माया हुँदो रहेछ आफै वियोगमा मन पनि रुदो रहेछ आफै दोबाटोमा भेट भई जुदिए जुदे यी नजर नजर दोबाटोमा भेट भई जुदे यी नजर माया रूपी शब्दले मन छुदो रहेछ आफै बसाल्दा बसाल्दिन भन्दा नि माया हुँदो रहेछ आफै वियोगमा पनि मन रुदो रहेछ आफै धन्यवाद दिन चाहन्छु यो मिठो जवाबको लागि कार्यक्रम चार लाइन मुक्तकमा आजको लागि सवाल र जवाबको जवाब यति नै हुन् यति बेला सुनेर आवाज म अगाडि सार्दैछु तपाईँ कपी र कलम तयार गर्दै गर्नुहोस् अर्को साताको लागि सवाल टिप्नको लागि कार्यालयन मुक्तक हामी अन्त्यमा छौँ तपाईँहरू कपी र कलम तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज हुनेछ गयो भने मलाई छोडी गयो भने गयो भने मलाई छोडी गयो भने बाँच्न सक्दिन तिमी अर्कैको भयो भने गयो भने मलाई छोडी गयो भने बाँच्न सक्दिन तिमी अर्कैको भयो भने संसारलाई जित्नेछु हर जन्जिर पार गर्नेछु संसारलाई जित्नेछु हर जन्जिर पार गर्नेछु बस तिमी जिन्दगीभर मसँगै रह्यो भने बस तिमी जिन्दगीभर मसँगै रह्यो भने गयो भने मलाई छोडी गयो भने बाँच्न सक्दिन तिमी अर्कैको भयो भने यही सवालमाथिको सिंह आफूसँग भएका मिठा रसिला मुक्तिकलाई चाहनुहुन्छ यो सुनिलको आवाजमा वाचनुहोस् तपाईँले फेसबुक पेज प्रयोग गर्नुपर्ने हुन्छ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास चार लाइन मुक्तक सिएस एलआइएनइएमयुकेटिएके मुक्तक सर्च गर्नुहोस् एउटा पेज भेटाउनुहोस् लाइक गर्नुहोस् र स्टाटसको कमेन्ट बक्समा यहाँले आफ्नो मुक्तका जवाबहरू पोस्ट गर्न सक्नुहुन्छ कार्यक्रम सकिसके पछाडि हामी विभिन्न ब्लगमा कार्यक्रम अपलोड गर्छौँ चारलाइन मुक्त dot blogspot dot com Chisapani Nepal dot blogspot dot com सँगै Mohan Bihani dot blogspot dot कममा कार्यक्रम अपलोड हुन्छन् कार्यक्रम डाउनलोड गरेर पनि आफूलाई पाइक पर्ने समयमा यहाँले सुन्न सक्नुहुन्छ अन्त्यमा छौँ रेडियो सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद फेसबुकबाट मुक्त पठाउनु भयो एसएमएस गरेर मुक्त पठाउनु भयो तपाईँलाई धन्यवाद सँगै फोन सम्पर्क आउनु फोन सम्पर्क आउने प्रयास गर्नुभयो सँगै रेडियो सुन्नुभयो रेडियो सुन्नको लागि अरूलाई सिफारिस गर्नुभयो समग्रमा कार्यक्रमलाई मन पराउनुहुने कार्यक्रम माया गर्नुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्त मनलाई सबै साभार र मेरो आवाज तपाईँको रेडियो स्टेशन पुर्याउँदै तपाईँ र मेरो पिता अझ निकट बनाउन भने मेरो आत्मीय साथी बिन्दास पी आरटीलाई धेरै धेरै धन्यवाद दिए कार्यक्रम चारलाई मुक्त आजको यो श्रृङ्खलाबाट तपाईँकै मुक्तक मनको साथी सुनिल पिता हुन्छु नमस्कार यहाँको बाँकी फल शुभ विदोष शुभरात्री शुभ सपने तिमी आज कलेज ड्रेसमै अस्पताल लहेर अनुहार भरि कालो दाग डन्डी फोर खै यता आउ त ल लेउ यो सूर्यमुखी साबुन दिनको दुई वा तीन पटक एक दुई मिनट हलुका मसाज गरी सफा पानीले मुहार पखाल्ने गर्नु तिम्रो समस्या हटेर जान्छ यो सूर्यमुखी साबुन यो त मैले बुझे यो डुप्लिकेट होइन केही व्यक्तिहरूले सूर्यमुखीको खोलभित्र डुप्लिकेट साबुन प्याक गरेर बजार